आयल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू संविधानका अन्तर्वस्तुलाई आपसी छलफलबाट निष्कर्षमा पुर्याउन कंग्रेस र ए माओवादी सहमत राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने जिम्मा एमालेद्वारा अध्यक्ष ओलीलाई जिम्मा दोलखाको जिरीमा गएको पहिरोमा परि चारजनाको मृत्यु आज विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै अमेरिकाद्वारा उत्तरी इराकमा आइएसएसका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 आज ए माओवादीसँग छलफल गरेको हो संविधानका अन्तर्वस्तुबारे सहमति खोज्न कंग्रेसले उपसभापति रामचन्द्र पौडेल र वनमन्त्री महेश आचार्यलाई जिम्मा दिएको छ सहमति नभए माघ आठमा संविधान जारी गर्न नसकिने निष्कर्षमा पुगेको कंग्रेसले हिजो एमालेसँग छलफल गरेको थियो कंग्रेस र एकीकृत माओवादी बीचमा संविधान लेखनका विषयमा संघीयता राज्यको पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न बाँकी छ एकीकृत माओवादी जातीय संहिताको पक्षमा रहेको छ भने कंग्रेस पहिचानका आधारमा संहिता जारी गर्नुपर्ने पक्षमा छ नेकपा एमाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यान्वयन गराउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ एमाले पदाधिकारी र मन्त्रीहरूबीच भएको छलफलले सर्वदलीय सहमति कार्यान्वयनका लागि पहल गर्ने जिम्मा पनि ओलीलाई नै दिएको हो त्यस्तै बैठकले संविधान जारी नभएसम्म सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले आगामी माघ आठ गति अगाडि नै संविधान जारी हुने घोषणा गर्नुभएको छ पत्रकार महासंघ कास्कीले दयाशंकर पालिकी स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले निर्धारित समयमा संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो सिंहले भन्नुभयो हामीले एक वर्षभित्रमा संविधान निर्माण गर्ने शपथ खाएका छौं सोही अनुसार काम पनि अघि बढ़िरहेको छ तोकेकै समयमा जसरी पनि संविधान जारी जारी हुन्छ मन्त्री सिंहले सरकार सहमति संविधान जारी गर्ने पक्षमा रहेको र त्यसका लागि हदैसम्म प्रयास गर्ने पनि बताउनुभयो दलहरूको विरोधका कारण सहमति हुन नसके बहुमतीय प्रणालीबाट भए पनि प्रक्रियागत रूपमा संविधान जारी गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो सरकारले नागरिकको अपेक्षा अनुसार काम नगरेको भन्ने गुनासो आएको भन्दै सिंहले उक्त गुनासोको सरकारले उचित सुनवाई गर्ने बताउनुभयो सरकारले छब्बीस सभासद मनोनयनको कार्य राजदूत नियुक्ति तथा संवैधानिक निकाय कार्यलाई पूर्णता दिने तीन कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो नेपाल र चीनबीच प्रभावकारी संयन्त्रको रूपमा रहेको सचिव स्तरीय समितिलाई सक्रिय बनाएर नियमित बैठक गर्ने सहमति भएको छ चीन भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर रामचरण महत र चीनका वाणिज्य मन्त्री गाओ होचेङ बीच बेजिङमा भएको छलफलपछि यो सहमति भएको हो समितिको बैठक सात वर्षदेखि बस्न सकेको छैन यसले गर्दा नेपालको चीनसँगको व्यापार तथा कारोबारमा बेला बेलामा समस्या आउने गरेको भन्दै दुवै पक्षीय समितिलाई सक्रिय बनाउन सहमत भएका हुन् अहिले चीनसँग नेपालको व्यापार घाटा करिब पैंसठी अर्ब पुगिसकेको छ चीनतर्फ निर्यात वार्षिक तीन प्रतिशत र आयात एघार प्रतिशतले बढ़िरहेको छ चीनका वाणिज्य मन्त्री होचिङले सिन्धुपाल्चोकको माकमामा गएको ठूलो बाढ़ी पहिरोबाट विस्थापितहरूका लागि सहयोग गर्ने वचन पनि दिनुभएको छ दोलखाको जिरीमा गएको पहिरोमा परि चारजनाको मृत्यु भएको छ जिरी स्थित लेङ्कन बजारको बस पार्क क्षेत्रमा रहेको टहरा बस्तीमा गैराती पहिरो गएको हो पहिरोमा पुरेर मृत्यु हुनेमा पेमडोमा तामाङ र उनकी छोरी फुर्लुम तामाङ पाँच वर्षीय सुजल जिरेल र बाह्र वर्षकी सुषमा जिरेल रहेका छन् सुजल र सुषमाका बाबा कीर्ति बहादुर र आमा गुणकुमारी जिरेल घाइते भएका छन् राति साढे बाह्र बजे पहिरो गएपछि नेपाली सेना प्रहरी र स्थानीयले पुर्याएका घाइतेहरूको उद्धार गरेका थिए घाइतेको जिरी अस्पतालमा उपचार भइरहेको छ आज विश्व विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ विश्वमा छरिएर रहेका आदिवासीहरूलाई एकीकृत बनाउन र उनीहरूको आवाजलाई बलियो बनाउने उद्देश्यले हरेक वर्षको अगस्त नौ तारिकका दिन यो दिवस मनाउने गरिएको छ दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वानके मुनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवर्धन र रक्षामा एकजुट हुन आह्वान गर्नु भएको छ जीवनयापन भौतिक कल्याण गरिमा गरिमा र अधिकारको न्यूनतम मापदण्ड समेत पूरा नभएको र प्रगतिमा बाधा उत्पन्न हुँदा आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई नै असर गर्ने उहाँको ठहर छ राष्ट्र संघको आह्वानमा सन् दुई हजार पाँचदेखि दुई हजार चौधलाई आदिवासी जनजातिको गरिमा र अधिकार रक्षाका लागि काम गर्ने दशक रूपमा मनाइँदैछ आउँदो सेप्टेम्बरमा आदिवासीको विश्व सम्मेलन समेत गर्न लागि छ अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघले समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर भन्ने मूल नाराका साथ साउन पन्ध्र गतेदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ काठमाडौँ उपत्यकासहित तथा बाहिरीका बाहिरका जिल्ला तथा विदेशका संगठनले पनि दिवसका अवसरमा कार्यक्रम गरेका छन् दुई हजार अडसठी सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या त्रिपन्न तिरानब्बे लाख अडचालिस हजार नौ सय चार अर्थात कुल जनसंख्याको पैंतिस दशमलव दुई प्रतिशत छ सार्वजनिक सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले आज पूर्वी चितवनको रत्नगरमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण दिएको छ यस क्षेत्रमा सार्वजनिक सवारीमा बढ़ी ट्राफिक नियम उल्लंघन भएपछि र ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा दुर्घटना बढ़ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो पूर्वी चितवन टेम्पो जीप माइक्रो तथा मिनी बस व्यवसाय समिति रत्नगर अन्तर्गत सञ्चालित सवारी साधनका एक्काइसजना चालकलाई अस्थायी ट्राफिक प्रहरी पोस्ट रत्नगरका प्रमुख एवं प्रहरी सहायक निरीक्षक थानेश्वर ढकालले प्रशिक्षण दिनुभएको थियो प्रशिक्षण कार्यक्रम पूर्वी चितवन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 बेला नारायणगढ हेटौँडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर खबरको साथमा photo point full digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नम्बर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज प्राणतिर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्टेट आइएसका लडाकुहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही गरेको छ अमेरिकी मानव रहित र लडाकु विमानले आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ पेन्टागनले लडाकुहरूको मोटारलाई निशाना बनाइएको र आक्रमणमा केही लडाकु मारिएको जनाइएको छ कोर्देश शहर एरबेल नजिक लडाकुहरू बसेको स्थान पहिचान भएपछि अमेरिकी मानव रहित विमानले हिजो पहिलो पटक आक्रमण गरेको थियो इराक र सिरियाको ठूलो भूभागमाथि सुन्नी मुसलमान लडाकु समूह आइएसको नियन्त्रणमा छ पहिलो आईएसआईएस का नामले चिनिने आईएसले इराकलाई इस्लामिक राष्ट्र बनाउने उद्देश्यका साथ हिंसात्मक गतिविधि अगाडि बढ़ाइरहेको छ लडाकुहरूको आक्रमणका कारण उत्तर इराकबाट हजारौं अल्पसंख्यक सिया पलायन भएका छन् अमेरिकी सैन्य विमानले उनीहरूका लागि पानी र खाद्यान्न खसालेको बताइएको छ अमेरिकाले सन् दुई हजार एघारमा इराकबाट आफ्ना सेना फिर्ता लगेको थियो त्यसपछि इराकी भूभागमा अमेरिकाले प्रत्यक्ष सैन्य कारवाही शुरू गरेको यो पहिलो घटना हो अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछिल्लो कार्यवाहीको कुनै समयसीमा तोक्नु भएको छैन व्हाइट हाउसका प्रवक्ताले भने स्थलगत विश्लेषणका आधारमा कार्यवाहीको समय निर्धारण हुने बताएका छन् इराकी सरकारले अमेरिकासँग लडाकु विरूद्ध कार्यवाहीका लागि आग्रह गरेको थियो खेल समाचार आइबरी कोस्टका स्टाइगर डेडियर ड्रोगबाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ड्रोगबाले अब इङ्ग्लिस क्लब चेल्सीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै आइबरी कोष्टको राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका हुन् उनले आइबरी कोष्टका तर्फबाट खेलेका खेल गोल र जित सबै समर्थकका लागि समर्पण गरेको बताएका छन् उनले राष्ट्रिय टीमका लागि एक खेलमा पैंसठी गोल गरेका छन् सन् दुई हजार चारदेखि दुई हजार बाह्रसम्म चेल्सीका लागि खेलेका ड्रोगबा त्यसपछि पछि चीनको सांघाई सेन्हु आमा गएका थिए चीनबाट टर्कीको गालाटा सारेमा आबद्ध भएका छत्तीस वर्षका ड्रोगबा गएको जुलाई पच्चीस तारिकमा फेरि चेल्सीमै फर्किएका छन् चेल्सीमा आठ वर्ष बिताएका उनले क्लबका लागि तीन सय बयालिस खेलमा एक सय सन्ताउन्न गोल गरेका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधानका अन्तर्वस्तुलाई आपसी छलफलबाट निष्कर्षमा पुर्याउन कंग्रेस र एमाओवादी सहमत राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्न एमालेद्वारा अध्यक्ष ओलीलाई जिम्मा दोलखाको जिरीमा गएको पहिरोमा परि चारजनाको मृत्यु आज बीसौं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै अमेरिकाद्वारा उत्तर इराकमा आइएसका लडाकुहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही कारवाहीमा केही लडाकु मारिएको दावी र आइबरी कोस्टका स्ट्राइगर डिडियर ड्रोगबाद्वारा, अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा अवस्थ दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे